स्याला बोहरा पाँच तल्लो लमाई लगायतका स्थानहरूको स्थलगत अनुगमन गर्नुभएको थियो अनुगमनको क्रममा गाउँमा खस्काउ दलित बस्तीमा निर्माण भएको शिवालय मन्दिर खनगमन गर्दै मन्दिर मन्दिर थप व्यवस्थापन गर्नको लागि आवश्यक आर्थिक सहयोग नगरपालिकाले उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो अनुगमनकै क्रममा बोहराफाट टोलमा निर्माण हुँदै गरेका योजना तथा संरचना र घट्टी खोला बोहराफाट मोटर बाटो लम्बाइमा यसै आर्थिक वर्षमा निर्माण हुँदै गरेका सामुदायिक भवन र मोटर बाटोको अनुगमन गर्दै गाउँको कुना कुनासम्मका जनताहरूलाई नगरपालिका अपेक्षा रहेको आवाज हुने गरी जनताको हितमा काम गर्ने बताउनु बताउनुभयो गैरेले गाउँटोलमा सञ्चालन भएका योजनाको स्थानीय स्वयंले नै अनुगमन गर्दा सही रूपमा कार्यान्वयन हुने विश्वास व्यक्त गर्दै गाउँटोलमा सञ्चालनमा रहेका योजनाहरूले सही ढङ्गबाट समयमै सम्पन्न गर्न सम्पूर्ण उपभोक्ताहरूले आग्रह समेत गर्नुभयो डाँडाखोला गाउँपालिकामा पिएनसी होम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 विधि र प्रक्रियाको विषयमा सिक्न र सिकाउन उनीहरू बागलुङमा जम्मा भएका हुन् यहाँको मिरमिरी कृषि सहकारीले उनीहरूलाई एकै ठाउँमा जम्मा हुने प्रबन्ध मिलाएको हो रेशम विकास कार्यक्रम पोखराको आयोजनामा तथा कार्य व्यवसायिक व्यावसायिक खेती तालिमको आयोजना भएको छ यो सिक्ने र सिकाउने प्रक्रिया हो किसानले व्यावसायिक बनाउनको लागि हामीले प्रयास थालेका छौँ रेशम विकास कार्यक्रम कास्कीका बाली संरक्षण अधिक किरित विनोद हमाल भन्नुहुन्छ उहाँहरू जागर बोकेर आउनु भएको हो हामी ज्ञान बाँड्छौँ मेरमेरी सहकारीमा आबद्ध यहाँका किसानले यसअघि पनि गैराकोटमा च्याउ खेती गर्दै आएका छन् गैराकोटमा उत्पादन भइरहेको गोबरे सीताके र केन्या च्याउ खेती तालिममा प्रयोगत्मक बढी हुने हमाल बताउनुहुन्छ यो किसानका लागि अवसर हो प्रयोगत्मक सिकाइले व्यावहारिक बनाउँछ गण्डकी प्रदेश स्तरीय च्याउ खेती सञ्जालका सचिव गङ्गबहादुर थापाले भन्नुभयो व्यावसायिक उत्पादनको सुरुवाती भनेर बुझेका छौँ बाग्रुङ पर्वत म्याग्दी र मुस्ताङका तीन जातका च्याउको खेती राम्रो हुने गरेको कृषि प्राविधिकहरू बताउँछन् स्थानीय बजार र पोखरासम्म निर्यात गर्न सक्ने गरी यहाँका किसानलाई व्यावसायिक बनाउन थालिएको कार्यक्रमले जनाएको छ ऊर्जा र जाँगर भएका किसानको लागि व्यावहारिक ज्ञानको अभाव मेट्ने गरी तालिम आयोजना भएको तालिम संयोजन संयोजक गरिरहे संयोजन गरिरहेको सहकारीका कोषाध्यक्ष थानेश्वर सुवेदीले बताउनुभयो सरकारका किसान लक्षित अनि कार्यक्रम छन् उपयोग गर्न किसानले पनि जागर देखाउनुपर्छ बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव रिजालले भन्नुभयो सिपलाई व्यवहारमा उतार्दा व्यावसायिक भइन्छ भूकम्पले क्षति पुर्याएको बागलुङ नगरपालिका वडा नम्बर एघार रायडाँडा स्थित शान्ति बौद्ध विहार गुम्बाको पुनर्निर्माण थालिएको छ दुई विक्रमसम्म दुई हजार बहत्तर सालको भूकम्पले क्षति पुर्याएको उक्त बौद्ध गुम्बाको पाँच वर्षपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण गर्न थालिएको छ रायडाँडाको हडली स्थित रहेको गुम्बाको पुनर्निर्माण प्राधिकरण र शान्ति विहार बौद्ध गुम्बाको साझेदारीमा पुनर्निर्माण थालिएको हो विक्रमसम्म दुई हजार बैसठीमा स्थापित गुम्बा दुई हजार सत्तरीमा विद्युत दर्ता भएर सञ्चालनमा आए पनि दुई हजार बहत्तर सालको भूकम्पले क्षति पुर्याएका कारण पुनर्निर्माण गर्न थालिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन निकाय बागलुङका प्रमुख रेणु रेणुका पाण्डेले जानकारी दिनुभयो पाण्डेका अनुसार रु एकसठी लाखको लागतमा आठ सय वर्गमिटर गुम्बा निर्माण गर्न थालिएको हो रु एकसठी लाख मध्ये प्राधिकरणले रु चालिस लाख र रु एक्काइस लाख स्थानीय तह तथा श्रमदानबाट जुटाएर निर्माण गरिनेछ एक भिक्षुले नियमित पाठ पूजा गर्दै आएको उक्त गुम्बा गुम्बा भूकम्पले क्षति पुर्याएपछि पुननिर्माणको लागि पहल थालिएको थियो राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र स्थानीय जनश्रमदानमा पुरानो गुम्बा भत्काएर भूकम्प प्रतिरोधी गुम्बा निर्माण थालिएको शान्ति बौद्ध विहार गुम्बा रायदा र निर्माण समितिका अध्यक्ष रणबहादुर थापाले जानकारी दिनुभयो रायडाँडामा डाँडामा बैसठी सालदेखि सञ्चालनमा आएको गुम्बा भूकम्पले क्षति पुर्याएको थियो थापाले भन्नुभयो क्षति पुर्याएको गुम्बा भत्काएर नयाँ निर्माणको काम थालेका छौँ होइन सानो ढुङ्गा माटोको गुम्बा भत्किएका कारण पुनर्निर्माण थालिएको हो यही असार दस गतेसम्म सक्ने गरी भूकम्प प्रतिरोधी गुम्बा निर्माण गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग सम्झौता भइसकेको छ गुम्बा निर्माणको लागि अपुक रु एक्काइस लाख मध्ये केही बजेट बागलुङ नगरपालिकासँग समेत माग गरिएको रायडाँडाका वडा अध्यक्ष ज्ञानेन्द्र गौतमले जानकारी दिनुभयो नयाँ निर्माण गरेको गुम्बामा पुरानो गुम्बामा रहेको बुद्धको मूर्ति प्रतिस्थापन गरिने निर्माण समितिले जनाएको छ हरेक निर्वाचनमै एउटै नारा घन्किन्छ तपाईँ हामीलाई भोट दिनुहोस् हामी पानी दिन्छ बागलुङ नगरपालिका वडा नम्बर आठ सिगाना लामिचौट दलित बस्तीमा वर्षौँदेखि खानेपानीको चरम सङ्कट भएपछि निर्वाचन थाका यही नारा घन्किए पनि हालसम्म पानी आउन सकेको छैन चुनाव थाका भोट बैङ्कको रूपमा चिनिँदै आएको दलित बस्तीकै कारण धेरैले चुनाव समेत जित्दै आएका छन् तर चुनाव थाका गरिएको खानेपानी पुर्याउने बाचा भने अझै पुरा हुन सकेको छैन बागलुङ नगरपालिकाभित्रकै सबैभन्दा बढी गढी सुक्खाग्रस्त क्षेत्रका रूपमा चिनिएको लामेचोर दलित बस्ती खानेपानीको सपना दुई दशक बित्दा समेत पूरा हुन सकेको छैन खानेपानीको आशामा भोट हाल्दै आएका जनता पानीको अभावका अभावमा काकाकुल जस्तै बन्दै गएका छन् हरेक युद्धमा पानीको प्यास मेट्न नपाएको लामेचौर गाउँ चुनावी नारामा भने घर घरमै पानीको धारा आउने गरेका छन् दुई सय भन्दा बढी घर रहेको उक्त स्थानमा दलित समुदायका मानिस बसोबास गर्दै आएका छन् दुई हजार साल सालभन्दा अघि बनेको खानेपानी आयोजनाको उचित मर्मत सम्भार नहुँदा जीर्ण अवस्थामा छ दुई सय घर परिवारमा जम्मा छवटा मात्रै सामुदायिक धारा रहेका छन् त्यही धारामा समेत बर्खाको समयमा पानी आउने र हिउँदको समयमा अक्कल झुक्कल मात्रै पानी खानेपानी आउने गरेको स्थानीय मनबहादुर नेपालीले जानकारी दिनुभयो रेसको बौड मुनिबाट ल्याएको खानेपानी अहिले मर्मत सम्भार समेत नहुँदा मुहान सुक्दै गएको छ कहिलेसम्म दलित बस्तीले खानेपानीको अभाव अभाव झेल्दै आउने नेपालीले भन्नुभयो नगरपालिकाको अन्य स्थानमा खानेपानी पहुँच पुग्ने हाम्रोमा किन भएन यो त दलित माथिकै सोसार भएको छ बर्खा मासको समेत बस्ती नजिकै रहेको कुवाबाट पानी बोक्नुपर्ने समस्या रहेको छ हिउँदमा धारो कुर्दा र पानी बोक्दा दिन जाने गरेको स्थानीय समुदायले जनाएको छ उपल्लो बस्तीमा आउने पानी तल्लो बस्तीमा नआउने भए पनि कसैको चासो नहुँदा वर्षौदेखि दलित बस्तीले खाने पानीको प्यास मेटाउन नपाएको स्थानीय सज्जन कुमार सिंह विश्वले विश्वकर्माले दुखेसो गर्नुभयो त्यस ठाउँको सचेत नागरिक भएको नाताले धेरै पहल र प्रयास गरियो हालसम्म सार्थकता पाउन सकेको छैन त्यही पानी उपलो बस्तीमा पुग्छ तर हाम्रो बस्तीमा आउँदैन विश्वकर्माले भन्नुभयो नयाँ स्रोतको पहिचान आवश्यक छ छिमेकी गाउँले स्रोत नडिएपछि लिफ्टको विकल्प छैन उहाँले हरेक राजनीति कर्मीले खानेपानी खुवाउने प्रतिबद्धता गर्न थालेको मात्रै पन्ध्र वर्षभन्दा बढी भएको बताउनुभयो स्थानीयले निर्वाचन ताक मात्रै खानेपानी ल्याउने प्रतिबद्धता थियो यसपटक स्थानीय निर्वाचनका पालामा खानेपानी ल्याउने भनेपछि आशा जागेको भए पनि यसपटक समेत निर्वाचनको तीन वर्ष पुग्ने लागेको गुनासो गर्दै आएका छन् अब अर्को चुनावमा पानीको एजेन्डा लिएर दलित बस्तीमा नछिर्ने स्थानीय युवा दिलीप खातीको सुझाव छ खानेपानी